नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्याल नेपाली कंग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ आगामी बजेट र सरकारको नीति तथा कार्यक्रम विषयमा छलफल गर्न कंग्रेसले संयुक्त बैठक बोलाएको हो प्रधानमन्त्री समेत रहनुभएका संसदीय दलका नेता एवं सभापति सुशील कोइराला उपचारका क्रममा केही समय अमेरिकामै बस्नुपर्ने भएपछि उपसभापति रामचन्द्र पौडेलले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक डाक्नु भएको हो संविधान सभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा सरकारले संसदमा हिजो पेश गरेको वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेट बजेटका विषयमा छलफल भइरहेको छ बैठकमा उपसभापति रामचन्द्र पौडेलले सभापति एवं प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनु भएको छ बैठकमा विकास निर्माणका साथै व्यवस्थापिका संसदमा आइपरेका समस्या संविधान निर्माणमा भएका कामका विषयमा छलफल भइरहेको छ दलको बैठक नबस्दा व्यवस्थापिका संसद र संविधान सभामा आइपरेका समस्यासँग लड्न समस्या परेको भन्दै सभासदहरूले बैठकको माग गर्दै आएका थिए सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ताका लागि दिनभरको समय दिइएको छ आज दिनभरमा सभासदहरूले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्न सक्ने संसद सचिवालयले जनाएको छ नीति तथा कार्यक्रममाथि भोलि र पर्सि संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ संसदको हिजोको दोस्रो बैठकमा सभामुख सुभाष नेङमाङले नीति तथा कार्यक्रमको छलफल र जवाबका लागि भोलि र पर्सिको समय तोक्नु भएको छ राष्ट्रपति रामवरण यादवले हिजो संसदमा सरकारको आगामी आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो नीति तथा कार्यक्रममाथि संसदहरूले बोल्ने क्रम सकिए लगतै उठेको जिज्ञासा र प्रश्नको प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उप प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले जवाब दिनुहुने कार्यक्रम रहेको छ प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले पनि सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमको समीक्षा गर्दैछ समीक्षाका लागि यो माओवादी संसदीय दल र स्थायी समितिको बैठक छुट्टा छुट्टै बस्दैछ यो माओवादी अध्यक्ष पुष्पकमल दाहालले हिजो नै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएकाले बैठक बसेर संशोधन प्रस्ताव पेश गरिने बताउनु भएको थियो समीक्षाका लागि मध्याह बाह्र बजे संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक गिरिराज मणिपोखरेलले जानकारी दिनुभएको छ नेकपा एमालेको नौ महाधिवेशन उद्घाटन हुन तीन दिन बाँकी रहँदा आन्तरिक तयारी पूरा भएको छ अध्यक्षका प्रत्याशी द्वय माधव कुमार नेपाल र केपी ओली पक्षधर नेता तथा कार्यकर्ता एक अर्काप्रति आरोप प्रत्यारोपमै उत्रिएपछि दुवै नेताले आज संयुक्त पत्रकार सम्मेलनको समेत आयोजना गरेका छन् अबको केही बेरमा पार्टी कार्यालय बल्कुमा अध्यक्षका प्रत्याशी द्वय नेपाल र ओलीले एउटै मञ्चबाट पत्रकार सम्मेलन गर्ने एमाले जनाएको छ महाधिवेशन नजिकिँदै गर्दा दुवै प्यानल एकअर्काप्रति सुरु बनेपछि दोस्रो तहका नेताको दबावमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेको एमाले जनाएको छ इस्लामिक चरमपन्थी संगठन Islamic state in Iraq and अल सामले इराक र सिरियामा आफ्नो कब्जामा रहेका क्षेत्रलाई इस्लामी राज्य घोषणा गरेको छ एसआइएसएस एसआइएस संगठनले आफ्नो संगठनका प्रमुख अबु बकर अल बग्दीलाई संसारका मुस्लिम नेता खालिफा घोषणा गरेको छ सो संगठनले इन्टरनेसनल मा, इन्टरनेट मार्फत एक भिडियो सार्वजनिक गर्दै इस्लामिक राज्य घोषणा गरेको हो भिडियोमा सो राज्य सिरियाको अलेप्पो सहरदेखि इराकको दियालासम्म फैलने उल्लेख गरिएको छ बिबिसीका अनुसार सो भिडियोमा चरमपन्थीले घोषणा गरेको राज्यका प्रमुख अबु बकर अल बगदादी हुने दावी गरिएको छ इराक लगायतका छिमेकी देशहरूमा सुन्ने चरमपन्थीले केही समयदेखि इस्लामिक राज्यको माग गर्दै विद्रोह गरिरहेका छन् र नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पृथ्वीदास नायकेको कार्यकाल आज सकिँदैछ नेपाल क्रिकेट संज्ञानले क्यानले प्रवृत्तको कार्यकाल थप नगर्ने जनाएको छ क्यानका कार्यवाहक महासचिव उत्तमा कर्माचार्यले प्रवृत्तिको कार्यकाल नथपिने जानकारी दिनुभएको हो रकमको अभावमा दास नायकेको कार्यकाल थप नगर्ने निर्णयमा पुगेको क्यानले जनाएको छ आइसिसीले उपलब्ध गराउँदै आएको रकम क्यानकै आन्तरिक कारणले रोकेपछि दास नायकलाई तलब सुविधा दिन समस्या परेको थियो हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार